नक्कलीलाई भगाइ लाग्यो झिल्केले झिल्केलाई ताल पर्यो तिमी हामी सोझालाई फकैमा गाल पर्यो नक्कलीलाई भगायो झिल्केले नक्कलीलाई भगाइ लाग्यो झिल्केले झिल्केलाई ताल पर्यो तिमी हामी सोझालाई पाकैमा गाल पर्यो नक्कलीलाई भगा झिल्केले पहिलेदेखि हाम्रो माया प्रीति थियो रे बिन्देवासिनी थानैमा औठी चिनो दियो रे न त कहिले भेटेको न त कहिले देखेको त्यही मोरी नक्कलीलाई मुहानी लगाइदियो रे दिन दशा लागेर हो कि अचम्मै यस्तो चाल पर्यो तिमी हामी सोझालाई फकैमा गाल पर्यो नक्कलीलाई भगा झिल्केले हामी भनेसी थुरुक तिनी हुन्थिन् रे दुई चार दिन कतै गए सम्झी सम्झी हुन्थिन् रे पराईले गाउँदा दुबै कान थुन्थिन् रे हामीले गायो भने निन्द्रामा पनि सुन्थिन् रे के यस्तो देख्नु पर्यो आचमै कसले बोझाल गर्यो तिमी हामी सोझालाई मकैमा गाल पर्यो नक्कलीलाई भगा झिल्केले नक्कलीलाई भगाई लाग्यो झिल्केले झिल्केलाई ताल मकैमा गाल पर्यो नक्कलीलाई भगा झिर्केले नक्कलीलाई भगा झिर्केले